आज आफू आफैसँग रुन मन लाग्यो तिमीले छोए जति ठाउँ धुन मन लाग्यो धुन मन लाग्यो आज आफू आफैसँग जाँदै थिएँ एक्लै सँगै जाउँ भन्यो मैले खुसी बुन्दै गर्दा अर्कै बाटो खान्यो कतै जाँदै थिएँ एक्लै सँगै जाउँ भन्यो मैले खुसी बुन्दै गर्दा अर्कै बाटो खान्यो दो बाटोमा हामी पुग्दा घाम डुब्दै थियो त्यति बेला तिमी हाँस्यौ मलाई दुख्दै सम्झनालाई छुन मन लाग्यो तिमीले छोए जति ठाउँ धुन मन लाग्यो धुन मन लाग्यो आज आफू आफैसँग जाने बेला बिदाईको हात उठाएनौ कता लाग्यो कता पुग्यो खबर नौ जाने बेला बिदाईको हात उठाएनौ कता लाग्यो कता पुग्यो खबर पठाइनौ त्यो दिनदेखि आजसम्म फुल देख्या छैन चाँदनी र जुन ताराको गीता लेख्या छैन गीता लेख्या छैन आफ्नो साथी आफै आज आफ्नो साथी आफै आज हुन मन लाग्यो तिमीले छोए जति ठाउँ धुन मन लाग्यो धुन मन लाग्यो आज आफू आफैसँग